अहिले बिहानको एघार बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्सल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बात युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनान्सय टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि हजुर रेडियो हजुर यस अर्पण साथ साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ मल्टिलर्निङ एकाडेमी साइन्स र टेस्ट नदी मात्र र गर्न कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने खैरानी नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot N P मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल व्यवस्थापिका संसदमा पूर्व बजेटमाथि छलफल सुरु भएको छ अस्तिदेखि सुरु भएको छलफलमा आज पनि सभासदहरूले आफ्नो भनाई राख्नेछन् संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो तीन बजे बस्ने बैठकमा सभासदहरूले भनाई राख्न लागेका छन् आगामी आर्थिक वर्षको बजेट आउनु पूर्व त्यसको तयारीका क्रममा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री रामशरण महतले राख्नु भएको प्रस्तावमाथि छलफल सुरु भइसकेकाले आज यस विषयमा थप छलफल हुन लागेको संसद सचिव सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताउनु भएको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेट ल्याउनु अघि संसदमा भएको छलफलका आधारमा बजेट ल्याउने सरकारले जनाएको छ यस अघिको छलफलमा बोल्ने सभासदहरूले बजेट विकास र रोजगार केन्द्रित ल्याउन सरकारलाई सुझाव दिएका छन् हिजो पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेपाली कङ्ग्रेसका रामचन्द्र पौडेल एमाले सभासद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतले बजेटका विषयमा भनाइ राख्नुभयो यसैबीच आजै व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक सार्वजनिक सुशासन लेखा समिति लगायत आधा दर्जन समितिका बैठक बस्ने पनि तयारी भएको संसद सचिवालयले जनाएको छ संविधान सभाको बैठकमा आज पनि मौलिक हकका विषयमा छलफल हुने भएको छ तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनको बारेमा छलफल गर्न संविधान सभाको बैठक आज पनि बस्दैछ केही बेरपछि सुरु हुने बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक समितिको सहमतिका विषयहरूको निर्क्योल सम्बन्धी प्रतिवेदन दुई र असहमतिको विषयको निर्क्योल सम्बन्धी प्रतिवेदन दुई हजार एकहत्तरको बारेमा सभासदहरूले आफ्नो धारणा राख्नेछन् राज्य पुनर्संरचना बारेको छलफल सकिएपछि मौलिक हकको बारेमा छलफल पहल सुरु भएको हो सभासदहरूले मौलिक हकमा शिक्षा र स्वास्थ्यको हकलाई समावेश गर्न आमाको नामबाट नागरिकता पाउने व्यवस्था गर्न प्रजनन अधिकार दिन ज्येष्ठ नागरिकलाई सुरक्षा दिनुपर्ने लगायतमा जोड दिइरहेका छन् बर्माकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी बुद्ध जन्मस्थल लुम्बिनी जानु भएको छ लुम्बिनी दर्शन गरेपछि दिउँसो फर्कने कार्यक्रम रहेको छ लुम्बिनीबाट फर्केपछि सुकीले आज नै बिपी सङ्ग्रहालयको अवलोकन गर्नुहुने बताइएको छ त्यस्तै अपराह चार बजे आर्मी अफिसर्स क्लबमा नागरिक सम्मान गरिने प्रजातान्त्रिक समाजवादको भविष्य विषयको अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिका प्रचार संयोजक कृष्ण केसीले जानकारी दिनुभएको छ सुकी यही सम्मेलनमा भाग लिन नेपाल आउनु भएको र उहाँले शनिबार परिवार सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो अबको तीन चार दिनभित्र मनसुन सुरु हुने संकेत देखिएको छ मनसुन भुटान हुँदै सिक्किमसम्म आइपुगेको र अब नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद राजु प्रधानाङ्गले बताउनु भएको छ उहाँका अनुसार ढिलोमा तीन चार दिनभित्र मनसुन सुरु हुने संकेत देखिएको छ सामान्यतया जुन दसको आसपासमा मनसुन सुरु हुने भए पनि ढिलाइ भएको छ नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखा पर्ने मनसुनको उत्पत्ति हिन्द महासागरमा हुने गर्दछ गर्मीयामको बेला दक्षिण एसियाको भूभाग र यससँग जोडिएको बङ्गालको खाडी अरब सागर र हिन्द महासागरको सतहको पानी आसमान रूपमा तात्ने कारणले देखा पर्ने मनसुन हिन्द महासागरबाट दक्षिण एसियामा बहने सिलसिलामा दक्षिण पश्चिम दिशाबाट भारतको केरला राज्यमा प्रवेश गर्ने गर्दछ त्यहाँबाट उत्तर पूर्वतिर बहँदै भारतको विभिन्न ठाउँमा मनसुन देखा पर्ने गर्छ र त्यहाँबाट बङ्गालको खाडीको बाटो हुँदै बङ्गलादेशतिर प्रवेश गर्छ त्यही मनसुनी वायु दिशा परिवर्तन हुँदै दक्षिण पूर्वी दिशाबाट नेपालको पूर्वी भेगमा प्रवेश गर्ने गर्दछ मनसुन प्रवेश गर्न ढिलाइ हुँदा देशभर गर्मी बढेको छ अफगानिस्तानमा भएको दोस्रो चरणको राष्ट्रपतिको चुनावमा साठी प्रतिशत मत खसेको अनुमान गरिएको छ गत छ अप्रेलमा भएको राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेद्वारले पचास प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो दोस्रो चरणमा मतदान भएको हो मतदानका क्रममा सुरक्षा व्यवस्था कमजोर भएपछि एक सय साठवटा मतदान केन्द्र बन्द गर्नु परेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ दोस्रो चरणका चुनावमा दुईजना उम्मेद्वार मात्रै चुनावी प्रतिस्पर्धामा रहेका छन् प्रतिस्पर्धामा पूर्व विदेश मन्त्री समेत रहनुभएका अब्दुल्ला अब्दुल्ला र विश्व ब्याङ्कका पूर्व अर्थशास्त्री असरफ गनी चुनावी मैदानमा रहेका छन् चुनावका बेला सुरक्षा व्यवस्था कडा पारिएको बताइए पनि चुनावका क्रममा भएको हिंसामा कम्तीमा जनाको मृत्यु भएको छ हिजो भएको राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदानमा देशभर सुरक्षा व्यवस्था कडा पारिए पनि विभिन्न ठाउँमा आतंकवादी हमला भएको अधिकारीहरूले बताएका छन् र विश्वकप फुटबल अन्तर्गत आज बिहान सम्पन्न भएका खेलमा आइभरी कोष्ट इटली र कोस्टारिका विजयी बनेका छन् भने गै राति भएको खेलमा कोलम्बियाले विश्वकपमा विजय सुरुवात गरेको छ बिहान साढे आठ बजे सम्पन्न खेलमा आइभरी कोष्टले जापानलाई दुई एक गोल अन्तरले पराजित गर्यो भने बिहान सम्पन्न खेलमा इटलीले इङ्ल्यान्डलाई दुई एक गोल अन्तरले नै पराजित गरेको छ त्यस्तै आज बिहानको खेलमा कोस्टारिकाले उरुगुएलाई पराजित गरेको छ कोस्टारिकाले उरुगुएलाई तीन एकले पराजित गरेको हो दुई पटकको विश्वकप विजेता उरुगुएलाई पराजित गरेर कोस्टारिका अमेरिकाले अप्रत्याशित जित हासिल गरेको छ गैरातीको खेलमा कोलम्बियाले क्रिसलाई तीन शून्य गोल अन्तरले पराजित गरेको थियो विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान थप तीनवटा खेल हुँदैछ राति पाउने दस बजेपछि हुने पहिलो खेलमा इक्वेडर र स्विजरल्यान्ड तथा राति पाउने एक बजेपछि हुने दोस्रो खेलमा फ्रान्स र होन्डुरस भिन्नेछन् प्रतियोगिता अन्तर्गत भोलि बिहान पाउने चार बजेपछि हुने तेस्रो खेलमा अर्जेन्टिना र बोस्निया एन्ड बीच प्रतिस्पर्धा हुनेछ तुलनात्मक रूपमा भन्दा अर्जेन्टिना बलियो मानिन्छ हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एकाडेमी साइन्स र टेस्ट नदी मात्र र पाइने साथै कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर कमलाजीको लागि गाउँखाने कथाको प्रश्न यो छ आकर्षक कपडा अनि सिलाइ डिजाइन दामी देखिन्छ यो डिजाइन बयान गर्ने शब्द न कुनै शब्द कोषमा भेटिन्छ के हो Nepali tailor suiting ladies and सही जवाब विगत तिस वर्ष पुरानो Nepali tailor shirting suiting ladies and gents अब नयाँ व्यवस्थापनको साथमा हामी कहाँ सम्पूर्ण कपडाका आइटमहरू सर्टिङ सुटिङ रेमन्ड विमल ब्रान्डहरू कटराइज कोरियन जिन्स प्यान्ट तथा लेडिज जेन्ट्स कपडाको आकर्षक सिलाइ साथै राष्ट्रिय पोसाक पनि तयार गरिन्छ सम्पर्क Nepali tailor shirting suiting ladies and gents Khairahani आठ खैरहनी बजार चितवन सञ्चालक Mithu Nepali proprietor Anil Nepali phone number शून्य छप्पन्न पाँच तिरासी शून्य एकाउन्न र मोबाइल अन्ठानब्बे चार सय बाहन्न सत्र सात सय छयालिस मेरो आफ्नै मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास सिसी को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare parts तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस कसरी नेपालमा लोड सेडिङ बढ्यो ऊ गरेर चाहिँ नि अँध्यारोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु ऊ गरेर चैनपुर एक पहिरा चोकमा रहेको सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क Restore Sun Solar and Suppliers Chainpur एक बहिरा चोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सधैँ सम्झ्यौँ हजुर block ring pole pillar design डिजाइनका थ्री पिस रेलिङ साइज साइजका आकर्षक मूर्ति लगायत विभिन्न किसिमका सिमेन्ट सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोस् सम्झनुहोस् पुनश्च एकै दिनमा तयार गरिने सिमेन्ट खाबोको घर गोठ र कुखुराको खोरहरू छिटो छरितो र ग्यारेन्टीका साथ तयार पनि गरिन्छ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेल्सी हाइवेसँगै प्रोप्राइटर अर्जुन पुरी मोबाइल अन्ठानब्बे चार पचास छप्पन्न चार सय चौध ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै ex executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाइले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी चौतारासँगै फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर चौबन्दीमा पटुकी बाँध्या छैन भन्दै हिमा पखेरीमा घाँस काट्न जान्या छैन भन्दै हिमा मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ त नेपालको माया गर्ने छोरी मलाई म माया चाहिन्छ नमस्कार म गायिका आस्था राउत तपाईँहरूले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि केही तिता कुरा सोचेको थिएँ जीवनभरि तिमीलाई कहिले पनि भेट्दिन तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले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 गर्नको लागि हामी दुईजना उपस्थित भइसकेका छौँ तपाईँ आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिसमा आजको यो दिनसम्म आइपुग्दा दुईवटा चिजले चाहिँ चर्चा बटुलिरहेको छ एउटा ट्वेन्टी फोर्टिन वर्ल्ड कप र अर्को